दस बजियो तपाईँले देश तथा विदेशका खबरहरू सुनिसक्नु भएको छ चरिएर रहनुभएका तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई एउटै मालामा गाँच्न हरेक हप्ता चाहिँ आज पनि तपाईँको आफ्नै कार्यक्रम मुक्तक माला लिएर हामी उपस्थित भइसक्यौँ प्रविधि संयोजनमा अहिले रमेशजी हुनुहुन्छ सँगै कविताजी पनि हुनुहुन्छ अनि म छु कार्यक्रम सञ्चालक मदन भण्डारी तपाईँ सम्पूर्ण प्रिय मुक्तक कार्यक्रममा हार्दिक स्वागत हार्दिक नमस्कार श्रोता तपाईँले हामीलाई एकानब्बे दशमलव छ मेगाहर्समा पूर्वी नेपालमा सिमानासँगै जोडिएका भारतका विभिन्न भूभागमा त्यस्तै W W W dot radio vision dot com dot NP log on गरेर संसारका जुनसुकै कुनामा रहेर पनि एकैसाथ सुन्न सक्नुहुन्छ हाम्रो देशको पीडाहरू हामी आफै छेकौँ युवा हाम्रो देशको पीडाहरू हामी आफै छेकौँ युवा रोजगारको मूल यहीँ छ निहालेर हेरौँ युवा किन जानु दुखी बन्दै विदेशीको गुलामीमा परिश्रमी हाम्रा नङ्ग्रा नेपालमै रेटौँ युवा परिश्रमी हाम्रा नङ्ग्रा नेपालमै रेटौँ युवा किन जानु हो विदेश स्वदेशमै केही गरौँ न भनेर यसरी आफ्ना मुक्तकमा लेख्दै हुनुहुन्थ्यो वीरेन्द्र कार्की भाइजी वीरेन्द्र कार्कीजीले मुक्तकमा यसरी भनिरहँदा सुषमा नेपालजी उहाँको मुक्तकको जवाफमा यस्तो लेख्नुहुन्छ जन्मभूमि सपार्नलाई हामी पछि पर्नुहुन्न जन्मभूमि सपार्नलाई हामी पछि पर्नुहुन्न आमाको खुसी हेर्न आना कानी गर्नुहुन्न बलको प्रयोग र बुद्धिको उपयोग गर्दै स्वदेशमै जाग्नुपर्छ विदेशतिर सर्नुहुन्न स्वदेशमा जाग्नुपर्छ विदेशतिर सर्नुहुन्न सुषमाजीले पनि वीरेन्द्रजीकै मुक्तकमा हातमा हात मिलाउनुभयो साथमा साथ मिलाउनुभयो स्वदेशमै के गरौँ भनेर भन्नुभयो वीरेन्द्र कार्कीजी र सुषमा नेपालजीको यिनै मुक्त खरबसँगै दुई मुक्त खरबसँगै आजको कार्यक्रम मुक्तकमालामा मुक्तकको सिलसिला सुरु गर्न चाहन्छु वीरेन्द्र कार्कीजीको घर लेचकी रामसे छ खोटाङ हो हाल साउदी अरबमा हुनुहुन्छ सुषमा नेपालजीको घर नुवाकोट रातो माटा हो हाल काठमाडौँमा हुनुहुन्छ श्रोता आजको बसाइमा म चुकु प्रकाश अनलाइन साहित्यिक पत्रिकाले सामाजिक सञ्जाल फेसबुकमा आयोजना गरेको सत्रौँ वृहत मुक्तक दोहोरीबाट मुक्तक आलो पालो राख्नेछु जहाँ चार हजार सात सय भन्दा बढी मुक्त करपहरू पोस्ट भएका थिए चार हजार सात सय मुक्त करपहरू पोस्ट भइरहँदा एउटा कार्यक्रममा म कति मुक्तक पठाउन सक्छु होला हेरौँ कति सक्छु कार्यक्रमको समयावधिभरि आलो पालो म जोड्दै जानेछु गत तीन अक्टोबरमा चुकु प्रकाश मुक्तक दोहोरी सामाजिक सञ्जालमा तपाईँले गएर सर्च गर्नुभयो भने भेटाउनुहुन्छ त्यहीँ भएको मुक्तक दोहोरी दुई दिनसम्म चलेको मुक्तक दोहोरीबाट आज म मुक्तक बोल्नेछु जसको शीर्षक नयाँ नेपाल निर्माणमा युवाको भूमिका राखिएको थियो जसको प्रमुख भूमिकामा मैले अघि नै मुक्तक बोलेको थिएँ नि वीरेन्द्र कार्कीजी र सुषमा नेपालजी हजुर उहाँहरू नै हुनुहुन्थ्यो अनि तिनै दुई मुक्तकरफसँगै कार्यक्रममा दोहोरीको सिलसिला सुरु भएको थियो यस दोहोरीका सञ्चालक एवं निर्देशक प्रकाश हरियाल चुकु प्रकाश हुनुहुन्छ व्यवस्थापकमा हरिशरण हरियालजी हुनुहुन्छ विशेष सहयोगी प्रकाश मगर वियोगीजीले गर्नुभएको थियो सम्पर्क सहयोगीमा हुनुहुन्थ्यो पुरन वियोगजी प्रतिमा केसीजी सुजन क्षितिज राईजी प्रिन्स याक्याजी रमेश रसिकजी नानु मगरजी र अन्य साथीहरू यस दोहोरीका सल्लाहकारमा सम्झना अरियालजी सुनिल अधिकारीजी र मदन भण्डारी हुनुहुन्थ्यो श्रोता भने नि धेरैभन्दा धेरै मुक्तक छन् आलो फालोमा जोड्दै जानेछु नेपाली साहित्यको चुस्किलो विधा फुर्तिलो विधा मुक्तक विधालाई अझ माथि उठाउन चुकु प्रकाशले नियमित रूपमा गर्दै आइरहेको मुक्तक दोहोरी हो यो आज त्यही दोहोरीमा हामी छौँ मलाई धेरै साथीहरूले चाडपर्व विशेष मुक्त खरबहरू दोहोरी मुक्त खरबहरू पनि लेखेर पठाउनु भएको छ अर्को साताको बसाइ हामी चाडपर्व विशेष बनाउनेछौँ किनभने ठिक्क हामी तिहारको अगाडि हुनेछौँ अहिलेलाई भने कार्यक्रममा म मुक्तक नै बोलौँ होला दोहोरीबाटै बोलौँ होला नयाँ नेपालको आधार स्तम्भ बन्न सक्छन् युवा नयाँ नेपालको आधार स्तम्भ बन्न सक्छन् युवा मातृभूमिको लागि ज्यान दिन्छु भन्न सक्छन् युवा नयाँ जोस सागर र सिपको समुचित प्रयोग गरेमा पहाड फोर्न सक्छन् मैदान खन्न सक्छन् युवा पहाड फोर्न सक्छन् मैदान खन्न सक्छन् युवा पक्कै सक्छन् युवा यो मुक्तक रमेश रसिकजीको निजगढ चार बाह्र उहाँको घर हो दोहोरीमा मुक्तक खेल्ने क्रममा पहिलो मुक्तक उहाँले नै पोस्ट गर्नुभएको रहेछ अर्को मुक्तक म कार्यक्रममा लिन चाहन्छु श्रोता सुरज विवास गैरेजीको मुठी मुठी गरियो मानोपाथी हुन्छ युवा मुठी मुठी गरियो मानोपाथी हुन्छ युवा बच्चादेखि वृद्ध सम्म साथी हुन्छ युवा हामीले नै हो देश विकास गर्ने जुटौँ अब देशको जिम्मेवार काँधमाथि हुन्छ युवा देशको जिम्मेवार काँधै माथि हुन्छ युवा सुरज विवास गैरेजीको यो मुक्तक स्याङ्जा वालिङमाको घर हो अर्को मुक्तक म लिन्छु श्रोता अमन एकल रामकृष्ण पाण्डेजीको हातमाथि हात राखी अघि बढ्नु छ हातमाथि हात राखी अघि बढ्नु छ युवा शक्ति एक भई शिखर चढ्नु छ चाहे झुकोस् निलो गगन हामी चुक्दैनौ विस्तारवादी विरुद्धमा मिले लड्नु छ विस्तारवादी विरुद्धमा मिले लड्नु छ यो मुक्तक अमन एकल रामकृष्ण पाण्डेजीको रसुवा उहाँको घर हो हाल अबुधाबीमा हुनुहुन्छ यस मुक्तक तोरीमा सबैभन्दा बढी मुक्तक उहाँले नै पोस्ट गर्नुभएको थियो तिन भन्दा बढी मुक्तक पोस्ट गर्नुभएको थियो निर्धारित समयभित्र अर्को मुक्त कार्यक्रममा म लिँदैछु मसँग मुक्त गराएको छ विवश एसपिजीको देशभक्त असल युवा हामी बन्नुपर्छ है देशभक्त असल युवा हामी बन्नुपर्छ है आफ्नो लागि आफै बाटो खन्नुपर्छ है सामन्तीको आँधी फेरि पन्चाएर अब मेरो देश मेरो प्राण भन्नुपर्छ है मेरो देश मेरो प्राण भन्नुपर्छ है हो नि है यो मुक्ताक विवश एसपिजीको मखवानपुर हेटौँडा उहाँको घर हो अर्को मुक्तक म लिन्छु श्रोता मसँग अर्को मुक्तक रहेको छ रेबिका पोखरेलजीको युवा स्वदेश फिरेपछि बन्छ पक्कै देश युवा स्वदेश फिरेपछि बन्छ पक्कै देश ठुला बडा प्रष्ट हुँदा लाग्यो मनमा ठेस यो हो हाम्रै मातृभूमि अनि हामी नेपाली लाग्छ प्यारो आफ्नै भाषा अनि आफ्नै भेष लाग्छ प्यारो आफ्नै भाषा अनि आफ्नै भेष रेविका पोखरेलजी उदयपुर उहाँको घर हो उहाँको मुक्तक मैले अहिले तपाईँहरू समक्ष राखेँ श्रोता कार्यक्रममा अब भने म पहिलो साङ्गीतिक कोसेली तपाईँहरू समक्ष राख्न चाहन्छु थोरै स्वर पनि मेरो अनौठो सुनिएको होला सधैँभन्दा अलिकति अस्वस्थ छु श्रोता आउनुहोस् एउटा गीत सुनौँ गीत पनि आज छोटो छोटो सुन्नेछौँ मुक्तक धेरै धेरै बोल्नेछौँ वीर पृथक थापाजीको मुक्तक अहिले मसँग रहेको छ चितवन उहाँको घर हो हाल मलेसियामा हुनुहुन्छ वीर पृथक थापाजीका मुक्तक मुक्तकसँगै एउटा गीत तपाईँलाई आज हामी राष्ट्र भक्ति गीत सुन्नेछौँ कलम बन्नुपर्छ तरबार बन्नुपर्छ कलम बन्नुपर्छ तरबार बन्नुपर्छ देशका लागि भिन्न उपहार बन्नुपर्छ अब यस्तो काम गरौँ देशका लागि युवा भोलि सबैको जय जयकार बन्नुपर्छ भोलि सबैको जय जयकार बन्नुपर्छ पहाड पर्छ हामी युवा जुटेपछि काँडा पहाड झुक्नु डोबा छुटेपछि काँडा फुल्नु पर्छ ला ला ला साथीमा मुक्तक थापाजीका मुक्त खरबसँगै यो मिठो कि श्रोता मैले तपाईँहरू समक्ष राखेँ आजको बसाइमा म गत तिन अक्टोबरमा सामाजिक सञ्जाल फेसबुकमा चुक प्रकाश मुक्तक दोहोरी जुन नयाँ नेपाल निर्माणमा युवाको भूमिका शीर्षकमा भएको थियो त्यहीँबाट मुक्तक बोलिरहेको छु जसको प्रमुख भूमिकामा वीरेन्द्र कार्कीजी र सुष्मा नेपालजी हुनुहुन्थ्यो सञ्चालक एवं निर्देशक प्रकाश अर्याल चुक प्रकाश हुनुहुन्छ बाँसुरीको धुन मादलुको ताल किन्न सक्ने छैनस् बाँसुरीको धुन मादलुको ताल किन्न सक्ने छैनस् छमछम नाच्ने मयुरको चाल किन्न सक्ने छैनस् हामी पनि वीर गोर्खाली युवाकै सन्तान हौ हेर मुटु माझ धड्किने यो नेपाल किन्न सक्ने छैनस् मुटु माझ धड्किने यो नेपाल किन्न सक्ने छैनस् हामी पनि वीर गोर्खाली युवाकै सन्तान हौ हेर माझो धड्किने यो नेपाल किन्न सक्ने छैनस् वाह यो चपको मुक्तक आयुषा कार्कीजीको सिन्धु पाल्चोक उहाँको घर हो आयुषा कार्कीजीको मुक्तक मैले श्रोता सुटुक्क बोलेँ अर्को मुक्तक म बोल्छु मसँग मुक्तक रहेको छ हेम घरती मगरजीको बनाउला देश सजाउला नेपाल बनाउला देश सजाउला नेपाल पहाड र तराई जोडेर विशाल दुश्मन पनि देखेर छक्क परुन् नाच्दा मयूर र मुनाल नाच्दा मयूर र मुनाल मिठो मुक्त खेम मगर्जीको नेता दर्लिङ गुल्मिवाको घर हो अर्को मुक्तक म लिँदैछु मसँग मुक्तक अर्को रहेको छ श्रोता मिलन अनुरागीजीको रोकिनु हुँदैन अब यो युवाहरूको एकताको सिलसिला रोकिनु हुँदैन अब यो युवाहरूको एकताको सिलसिला छिट्टै देखियोस् पूर्व पश्चिम उत्तर दक्षिण चम्किला हामीले केही मलजल गऱ्यौँ भने भोलिका दिन पक्कै पनि फस्टाउनेछन् ती आउने कोपिला पक्कै पनि फस्टाउनेछन् ती आउने कोपिला मिलन अनुरागीजीको यो मुक्तक रोल्पा बदाचौर उहाँको घर हो श्रोता म अर्को मुक्तक लिन्छु मसँग अर्को मुक्तक रहेको छ नानु मगर्जीको बन्दैन नेपाल हामी युवा खाडी पसे बन्दैन नेपाल हामी युवा खाडी पसे शान्ति कसरी चाउला सबै प्रवास बसे फर्कनु मातृभूमि देश बचाउनलाई उठाउन सकिन्छ धरहरा हामीले कम्मर कसे उठाउन सकिन्छ धरहरा हामीले कम्मर कसे ओहो नानुजीले पुनः भूकम्पको याद भयो मन सशक्क भयो किचनास आठ स्याङ्जा उहाँको घर हो अहिले कुवेतमा हुनुहुन्छ नानु मगर झिकाइ नै मुक्त करफसँगै अर्को मुक्त कार्यक्रममा म जोड्छु मसँग मुक्त रहेको छ इन्दिरा कुमालजीको एउटा सल्लाह बुढा नेता हो आराम लेऊ एउटा सल्लाह बुढा नेताहरू हो आराम लेऊ युवाले चलाउँछन् देश तिमीहरू लाग छेउ साँच्चै नयाँ नेपाल बनाउने चाहना भए देशको बागडोर अब युवाको हातमा देऊ देशको बागडोर अब युवाको हातमा देऊ इन्दिरा कुमालजीको यो मुक्तक झापा उहाँको घर हो संविधान बन्यो देशले राष्ट्रपति नयाँ पायो अनि देशले प्रधानमन्त्री पनि नयाँ पायो मन्त्रीमण्डलहरू पनि नयाँ बनिए तपाईँले भने जस्तै पाउनुभयो कि पाउनु भएन इन्दिराजी अर्को मुक्तक म लिँदैछु कार्यक्रममा प्रिन्स याख्याजीको नेपाल दुख्दा दुख्ने छाती हुनुपर्छ नेपाल दुख्दा दुख्ने छाती हुनुपर्छ स्वार्थभन्दा नेपाल माथि हुनुपर्छ यति मात्रै होइन युवा बैरीसँग जुझ्ने देशभक्ति एक योद्धा खाँटी हुनुपर्छ देशभक्ति एक योद्धा खाँटी हुनुपर्छ प्रिन्स याख्याजी शङ्खुवा सभा उहाँको घर हो अहिले अफगानिस्तानमा हुनुहुन्छ अर्को मुक्तक म लिउँ मसँग मुक्तक छ विवेक दुलाल छेत्रीजीको वीर पाखा भनमा कुटो कोदालो गरियो भने वीर पाखा भनमा कुटो कोदालो गरियो भने दुःखका कम्पनमा खुसीको रङ छरियो भने हुन्न कहिले हाम्रो नेपाल पर निर्भर यार हाम्रा युवा मनमा चुस जाँगर भरियो भने हाम्रा युवा मनमा चुस जाँगर भरियो भने विवेक तुलाल छेत्रीजी दमक झापा उहाँको घर हो अहिले अबुधाबी युएईमा हुनुहुन्छ श्रोता अर्को मुक्तक मसँग छ शिला कार्कीजीको काली लाग्दो त्यो दिनको सम्झनाले स्वास्थ्य हुन्छ काहाली लाग्दो त्यो दिनको सम्सनाले स्वास्थ हुन्छ यही मौकाको फाइदा छोप्न पैरी जाल बुन्छ काँधमा काँध मिलाएर जागौँ युवा होइन भने हाम्रो देश एकादेशको कथामा सीमित हुन्छ हाम्रो देश एकादेशको कथामा सीमित हुन्छ चिन्तित हुनुहुन्छ शिलाजी मन निराश भएको छ सबैको अनि लेख्ने कलम पनि कति निराश भएको शिला कार्कीजीको यो मुक्त काठमाडौँ उहाँको घर हो अहिले परदेशमा हुनुहुन्छ अर्को मसँग यस्तै यस्तै मुक्तक छ नवीन सङ्घर्षजीको सिन्धुली उहाँको घर हो मुक्तक निकै मिठो छ नवीन सङ्घर्षजीका मुक्तकरबसँगै कार्यक्रममा म अर्को एउटा साङ्गीतिक कोसेली तपाईँहरू समक्ष राख्न चाहन्छु भोलि यही देशको नागरिक बन्न पाइन्न कि बोली यही देशको नागरिक बन्न पाइन्न कि सयौँ थुङ्गा एउटै फुल माला उन्न पाइन्न कि आजको साना नानीहरूमा यस्तै चिन्ता देख्छु हामी हौ नेपाली हाम्रो नेपाल भन्न पाउन्न कि हामी हौँ नेपाली हाम्रो नेपाल भन्न पाउन्न कि नेपाली हामी कहाँ नेपालै नरहे नेपालै नरहे उचाइ हाम्रो झुलिन्छ कहाँ हिमालय नरहे हिमालय नरहे हाम्रो सुनका टुक्रा हिमाल हिराको माटो र पानी पहिलो धान धरतीका छोराको ए कहाँबाट संसार हेर्छौ सम्झालाई नरहे सम्झालाई नरहे नरहे दसैँ र तिहार रमाइलो हाम्रो छुटकार ख्यालीले हृदय हाम्रो जुर्मुराउँछ जितको जालीले बैसको तालमा नाचौँला कहाँ मादलै नरहे मादलै नरहे मादलै नरहे नवीन सङ्घर्षजीका मुक्तकरबसँगै यो गीत श्रोता मैले कार्यक्रम मुक्तक मालामा राखेँ मिठो गीत राखेँ तपाईँ कार्यक्रम माला श्रोता नियमित सुन्नुहुन्छ अनि सुन्ने चाह मनभरि हुँदाहुँदै पनि छुट्यो भने केही छैन कार्यक्रम मुक्तकमालाको फेसबुक पेजमा जानुहोस् फेसबुकमै मदन भण्डारी सर्च गर्नुहोस् मेरो प्रोफाइल हेर्नुहोस् रामशरण श्रेष्ठजीको blog Chisapani Nepal dot blog spot dot com त्यस्तै प्रकाश सरियालजीको blog Chukuprakash dot blog spot dot com अनि रेडियो भिजनको website W W W dot radio vision dot com dot NP log on गरेर तपाईँले अडियो सङ्ग्रहभित्र प्रवेश गरी कार्यक्रम मुक्तकमाला आफूले चाहेको बेला भ्याएको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ श्रोता कार्यक्रम मुक्तकमालामा आजको बसाइमा म गत अक्टोबर तिनमा सामाजिक सञ्जाल फेसबुकमा चुकु प्रकाश अनलाइन साहित्यिक पत्रिकाद्वारा आयोजित सत्रौं वृहत मुक्तक दोहोरी जुन नयाँ नेपाल निर्माणमा युवाको भूमिका शीर्षकमा भएको थियो त्यहीबाट मुक्त आलो फालो लिइरहेको छु जसको प्रमुख भूमिकामा वीरेन्द्र कार्की र सुषमा नेपालजी हुनुहुन्थ्यो दोहोरीको सञ्चालक प्रकाश सरियाल चुकु प्रकाश हुनुहुन्छ यहाँ देशको चिन्ता छैन जिन्दगानी बनाइन्छ यहाँ देशको चिन्ता छैन जिन्दगानी बनाइन्छ यो समाजमा सदियौँदेखि यस्तै बानी बनाइन्छ बालापनमा जुन माटोमा हुर्क्यो त्यो त चट्टै भुली हात पाखुरा बढेपछि राहतानी बनाइन्छ हात पाखुरा बढेपछि राहतानी बनाइन्छ बालापनमा जुन माटोमा हुर्क्यो त्यो त चट्टै भुली हात पाखुरा बढेपछि राहदानी बनाइन्छ वाह यो दामी मुक्तक सन्दीप सङ्ग्रोला दिलदुखीजीको लाली गुराँस नगरपालिका तेह्रथुमुवाको घर हो हाल मलेसियामा हुनुहुन्छ वाह मजा लाग्यो मुक्तक सुनेर मुक्तक पढेर श्रोताले पनि आनन्द लिनुभयो होला अर्को मुक्तक मसँग रहेको छ म मुक्तक नै लिउँ कपिल लामी छानेजीको फुलहरू ढकमक्क फुल्नुपर्छ यो देशमा फुलहरू फुल्नु फुल्नुपर्छ यो देशमा नओली भर्सक फुल्नुपर्छ यो देशमा सुबास छर्दै चारैतिर गोदाबारी चमेली बाँच्न दिँदै मगमग फुल्नुपर्छ यो देशमा बाँच्न दिँदै मगमग फुल्नुपर्छ यो देशमा कपिल लामिछानेजी दाङबेल झुन्डीका मुक्तकार हाल परदेशमा हुनुहुन्छ अर्को मुक्तक मसँग रहेको छ नवराज काप्लेजीको देशको माया छ छातीभरि कसरी देखाउनु मैले देशको माया छ छातीभरि कसरी देखाउनु मैले रोइरहेछ अनवरत मन थरथरी कसरी देखाउनु मैले जब समस्या र अभावले कोटिरहेको छ हामीलाई फुलाएर यहाँ पुष्प मन्जरी कसरी देखाउनु मैले फुलाएर यहाँ पुष्प मन्जरी कसरी देखाउनु मैले यो मार्मिक मुक्तक नवराज काप्लेजीको अर्दी नेता चार गुल्मी उहाँको घर हो मुक्तक साह्रै मिठो लाग्यो अर्को मुक्त कार्यक्रममा म लिँदैछु भगवती लामाजीको छोरालाई विदेश चा भन्ने आदेश आयो छोरालाई विदेश चा भन्ने आदेश आयो मोज गरी उतै खा भन्ने आदेश आयो आफै जन्मेको माटोलाई घृणा गरी बाउले पैसाको बिटोमा रमा भन्ने आदेश आयो पैसाको बिटोमा रमा भन्ने आदेश आयो कस्तो आदेश आएको है भगवतीजी भगवती लामाजीको यो मुक्तक नुवाकोट रातमाटे उहाँको घर हो अर्को मुक्तक म लिन्छु श्रोता मसँग मुक्तक छ निलम निश्चल लिम्बू याक्थुम्बाजीको मलाई मेरै प्यारो देश स्वर्ग सरी छ मलाई मेरै प्यारो देश स्वर्ग सरी छ यही देशको माया मनमुटुभरि छ चार बडा छत्तिस जातको फुलबारी बगैँचामा एक नेपाल फुल नाना थरी छ मलाई मेरै प्यारो देश स्वर्ग सरी छ पक्कै पनि हाम्रो देश स्वर्गभन्दा कम कहाँ छ र निलम निश्चल लिम्बू याक्थुम्बाजीको यो मुक्तक याङ नाम छ पाँच तर उहाँको घर हो अहिले मलेसियामा हुनुहुन्छ म अर्को मुक्तक लिउँ मसँग मुक्तक छ मगर भीमपुन भावुकजीको हामी युवा शक्तिको देशमा खाँचो छ हामी युवा शक्तिको देशमा खाँचो छ गर्ने मान्छे नहुँदा खेतबारी बाँझो छ विदेशमा दुःख नगरौँ जाउँ हाम्रै देश हाम्रो पेट पाल्ने नेपालमा प्रशस्तै आँटो छ हाम्रो पेट पाल्ने नेपालमा प्रशस्तै आँटो छ आहा सबै नेपालीहरूले नेपालमै आएर केही गर्ने सोच बनाउनु भयो भने कति जाति हुन्थ्यो है मकर भीम पुन भावुकजीको यो मुक्तक प्युठान उहाँको घर हो अहिले उहाँ पनि मलेसियामा हुनुहुन्छ मुक्तकमा भन्नुभयो जस्तै छिट्टै आउनुहोला नेपालमा आफ्नै देशमा केही गर्नलाई अर्को मुक्तक मेरो हातमा छ श्रोता शिवराज बिसीजीको जोगाइराख्छु मेरो देश नेपाल जोगाइराख्छु मेरो देश नेपाल शिरमाथि उचाली उच्च हिमाल पराईको सामु शिर ठाडो पारी बनाउँछु सुन्दर शान्त विशाल बनाउँछु सुन्दर शान्त विशाल सुर्खेत राकम नौ हाल कुवेतबाट शिवराज पिसिजीले यो मुक्तक दोहोरीमा पोस्ट गर्नुभयो अर्को मुक्तक आवास थापाजीको मसँग छ दुई चारवटा मार्मिक शब्द त्यसकै नाममा लेखिरहन्छु दुई चारवटा मार्मिक शब्द देशकै नाममा लेखिरहन्छु खाँदा पिउँदा उड्दा सुत्दा सपनीमा देखिरहन्छु आए पनि जेठ वैशाखको गडगडाउँदो हुरी बतास नेपाल आमालाई बचाउन पहाड पनि छेकिरहन्छु नेपाल आमालाई बचाउन पहाड पनि छेकिरहन्छु आवाज थापाजीको यो मुक्तक बुटबल उहाँको घर हो अहिले मलेसियामा हुनुहुन्छ उहाँ पनि परदेशमा अर्को मुक्तक म लिँदैछु रबिन जीसीजीको पर्वत उहाँको घर हो श्रोता कार्यक्रममा अर्को गीत सुनाउन है रबिन जीसीजीका मुक्त अर्को एउटा साङ्गीतिक कोसेली म तपाईँहरू समक्ष राख्न चाहन्छु अबको क्रममा रबिनजीको मुक्तक मुक्तकसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई हामी युवा शक्ति पनि टुक्रामा विभाजित छौँ हामी युवा शक्ति पनि टुक्रामा विभाजित छौँ कोही महल कोही परा झुप्रामा विभाजित छौँ सँगै जुटे सिङ्गै उठे पत्थर पनि गल्न सक्थ्यो विडम्बना मतभेदको थुप्रामा विभाजित छौँ विडम्बना मतभेदको थुप्रामा विभाजित छौँ الذي राष्ट्रियता रहे नेपाली हामी हुन्छौँ राष्ट्रियता रहे रविनजी सिजीका मुक्तक रपसँगै श्रोता यो मिठो गीत मैले तपाईँहरू समक्ष राखेँ कार्यक्रम माला तपाईँ अहिले सुनिरहनु भएको छ आजको बसाइमा म चुकु प्रकाश अनलाइन साहित्यिक पत्रिकाले गत अक्टोबर तिनमा सामाजिक सञ्जाल फेसबुकमा आयोजना गरेको वृहत मुक्तक दोहोरीबाट मुक्तक लिइरहेको छु तपाईँहरू पनि श्रोता यसरी नै मुक्तक दोहोरीमा आफू पनि सहभागी हुन चाहनुहुन्छ भाग लिन चाहनुहुन्छ मुक्तकमा सवाल जवाफ गर्न चाहनुहुन्छ भने यस्तै डोरी पुनः सामाजिक सञ्जाल फेसबुकमा हुन गइरहेको छ मलाई एउटा सूचना प्राप्त भएको छ विष्णु कार्कीजीले एउटा सूचना मलाई दिनुभएको छ नवज्योति नेपाली साहित्य समाजले नेपालीहरूको महान चाड विजयादशमीको समापनसँगै अर्को महान चाड दीपावलीको आगमनको अवसरमा यही कार्तिक बिस र एक्काइस गते नवज्योति नेपाली साहित्य समाजको आफ्नै फेसबुक पेजमा दसैँ तिहार विशेष वृहत मुक्तक दोहोरी आयोजना गर्ने भएको छ तपाईँहरू पनि यसरी नै दोहोरी खेल्न इच्छुक हुनुहुन्छ भने उक्त कार्यक्रममा सहभागी हुन सक्नुहुन्छ दोहोरी कार्तिक बिस र एक्काइस गते हुनेछ नोभेम्बर छ र सात तारिकमा दोहोरी बिस गते राति एघार बजीबाट एक्काइस गते राति एघार बजीसम्म सञ्चालन हुनेछ ओहो राति हुने रहेछ दोहोरी सुरु चाहिँ सायदै धेरै साथीहरू प्रदेशमा हुनुहुन्छ यही समय खाली हुनुहुन्छ होला त्यही भएर पनि यो समय राखेको हुनुपर्छ नेपालका साथीहरू तपाईँहरूलाई रात छिपियो अनि एघार बजे राति भयो भने एक्काइस गते दिनभरि दोहोरी खेल्न सकिन्छ नि है आउनुहोस् तपाईँहरू पनि दोहोरी खेल्नको लागि दोहोरी मैले भने नि नवज्योति नेपाली साहित्य समाजको फेसबुक पेजमा हुँदैछ यही सूचनासँगै विष्णु कार्कीजीको नै मुक्त कहिले मसँग रहेको छ उहाँकै मुक्त तपाईँहरू समक्ष राख्दैछु सुक्दैछ पानीको मूल बग्न थाले खुनको खोला सुक्दैछ पानीको मूल बग्न थाले खुनको खोला पेटिन थालेको छ जताततै बमको गोला देशको माया मोह त्यागी लडाईँ गर्दै बस्यो भने सम्झ युवा भोलिको नयाँ नेपाल कस्तो होला सम्झ युवा भोलिको नयाँ नेपाल कस्तो होला ओहो यो मन चस्काउने मुक्तक मन चस्काउने मुक्तक विष्णु कार्कीजीको शनि अर्जुन आठ झापा उहाँको घर हो अहिले मलेसियामा हुनुहुन्छ म मुक्तक नै बोलौँ होला श्रोता अर्को मुक्तक मसँग रहेको छ राजेन्द्र अरियालजीको मेचीदेखि सारा नेपाली जुट्नुपर्छ अब मेचीदेखि सारा नेपाली जुट्नुपर्छ अब तिमी हामी युवाले नगरे खै कसले पो गर्छ अब आओ स्वदेश फर्की आओ नेपाली दाजुभाइ हाम्रो एकताले नै त देश विकासमा सर्छ अब हाम्रो एकताले नै त देश विकासमा सर्छ अब परदेशमा हुनुहुने नेपाली दाजुभाइहरूलाई स्वदेशमा बोलाउँदै हुनुहुन्छ आफू भने परदेशमै हुनुहुन्छ राजेन्द्र अरियालजीको यो मुक्त मेलाम्ची दुई सिन्धुपाल उहाँको घर हो हाल उहाँ साउदीमा हुनुहुन्छ सायद नेपाली युवाहरूलाई नेपालमा बोलाउँदै आफू पनि आउँदै हुनुहुन्छ यतै अर्को मुक्तक म लिन्छु मसँग मुक्तक रहेको छ विकेन्द्र सहयात्रीजीको हुनेछ पक्कै हुनेछ कि वार कि पार हुनेछ हुनेछ पक्कै हुनेछ कि वार कि पार हुनेछ हाम्रो जितसँगै दुश्मनको अब हार हुनेछ त्यसैले लागि परौँ सारा युवा देश निर्माणमा लाग्छ युवाकै हातमा देशको द्वार हुनेछ लाग्छ युवाकै हातमा देशको द्वार हुनेछ उकलडुङ्गाबाट यो मुक्तक विकेन्द्र सहयात्रीजीले दोहोरी मुक्तकमा पोस्ट गर्नुभयो अर्को मुक्तक म लिन्छु रेणुका पौडेलजीको भाइचारा यो सम्बन्ध हुनुहुन्न साम्रो भाइचारा यो सम्बन्ध हुनुहुन्न चाम्रो तेरो मेरो होइन मनमा हुनुपर्छ हाम्रो आफै आफै बिचमा द्वन्द नगरौँ हामी मिलेर बसेको घर हुन्छ स्वर्ग चाहिँ राम्रो मिलेर बसेको घर हुन्छ स्वर्ग चाहिँ राम्रो हो नि है मिलेर बस्नुपर्छ रेणुका पौडेलजीको यो मुक्तक चितवन उहाँको घर हो अर्को मुक्तक म लिन्छु जीवन नारायण भण्डारीजीको पाहाडहरू फोरेर सुनको ढिका बनाउनुपर्छ पाहाडहरू फोरेर सुनको ढिका बनाउनुपर्छ हक अधिकार प्रतीक नेपालीका बनाउनुपर्छ नेताहरूले केही गर्न सकेनन् नेपालमा अब युवाहरू मिली नेपाल अमेरिका बनाउनुपर्छ अब युवाहरू मिली नेपाल अमेरिका बनाउनुपर्छ नै लिने भए विचारै लिने भए जीवननारायण भण्डारीजीको जस्तो पो लिने दाई सेङ्सा उहाँको घर हो अहिले अफ्रिकामा हुनुहुन्छ अर्को मुक्ताक म लिन्छु मसँग मुक्ताक छ गणेश प्रसाद खतिवडाजीको किन किन मेरो रगत उम्लिएर आछ किन किन मेरो रगत उम्लिएर आछ देशभक्ति कति गर्छु मलाई मात्र थाहा छ भ्रष्टाचारी देशद्रोही धोकेबाज वैरी उपाते खुकुरीले छिनौ छिनौकी झैँ भाछ उपाते खुकुरीले छिनौ के झैँ भाछ हतियार नउठौँ होला बिसाउनै होला गणेश प्रसाद कतिवटाजीको यो मुक्तक पञ्चन एक सोलुखुम्बु उहाँको घर हो हाल चोरपाटीमा हुनुहुन्छ अर्को मुक्तक रत्न राजपुञ्जीको मसँग रहेको छ केही गुमाउनुपर्छ यहाँ केही पाउनका लागि केही गुमाउनु पर्छ यहाँ केही पाउनका लागि दम चाहिन्छ छातीमा देश सजाउनका लागि रोएर कराएर यो देश बन्दै बन्दैन मातृमाता बुद्ध चाहिँ सन्तान जन्माऊ देश बनाउनका लागि बुद्ध चाहिँ सन्तान जन्माऊ देश बनाउनका लागि रत्नराज पुञ्जीको यो मुक्तक झाप्रा जाजरकोट उहाँको घर हो अर्को मुक्तक दिलीप राई सागरजीको मसँग छ जीवन जतिकै हार्दिक हुन्छ माटोको माया जीवन जतिकै हार्दिक हुन्छ माटोको माया आमा जतिकै आत्मीय हुन्छ देशको छाया जहीँ गए नि फुली फुल्न सकिन्न कसै गरेर बसिरहन्छ हाम्रो यो छातीको दायाँ बायाँ बसिरहन्छ हाम्रो यो छातीको दायाँ बायाँ जहाँ पुगे पनि नेपालीपन नेपाली संस्कृतिले तान्छ तान्छ यो मुक्तक दिलीप राई सगरजीको उर्लाबारी चार मोरङमाको घर हो अहिले मलेसियामा हुनुहुन्छ अब भने श्रोता अर्को एउटा साङ्गीतिक कोसेली म तपाईँहरू समक्ष राख्न चाहन्छु मसँग मुक्तक रहेको छ बिन्दा लामाजीको तीन कन्या छ सिन्धुली उहाँको घर हो अहिले टर्कीमा हुनुहुन्छ बिन्दा लामाजीका मुक्तकरसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई पूर्व पश्चिम उत्तर दक्षिण आँगन एउटै नेपालको पूर्व पश्चिम उत्तर दक्षिण आँगन एउटै नेपालको जातपात संस्कार फरक सन्तान एउटै नेपालको भाइ भाइ काटमार गर्दै आमालाई नै रुवाउनुहुन्न अहिंसावादी नेपाली हुँ पहिचान एउटै नेपालको पूर्व पश्चिम उत्तर दक्षिण आँगन एउटै नेपालको बिन्दा लामाजीका मुक्त यो मिठो गीत श्रोता तपाईँले कार्यक्रम मुक्तक मालामा सुन्नुभयो आजको कार्यक्रम मुक्तक मालाको निर्धारित समय सकिन सकिन लागेको सङ्गीत प्रविधि संयोजनबाट मलाई प्रविधि संयोजनका मित्रहरू गरिरहनु भएको छ श्रोता आजको कार्यक्रम मुक्तक मालामा मुक्तक जोड्ने यो सिलसिला यति मात्रै तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो कार्यक्रम सुनिसकेपछि तपाईँलाई पनि मुक्तक पठाउन मन लाग्यो प्रतिक्रिया दिन मन लाग्यो भने हामीलाई सम्झन सक्नुहुन्छ हाम्रो सम्पर्क ठेगाना रहेको छ कार्यक्रम मुक्तक रेडियो भिजन एकानब्बे दशमलव छ मेघार्स भद्रपुर रोड बिर्तामोड झापा त्यस्तै हाम्रो mail ID Muktakmala at the rate Gmail dot com फेसबुकमा पनि छौँ हामी फेसबुकमा जानुहोस् मुक्तकमाला सर्च गर्नुहोस् तपाईँले हाम्रो फेसबुक पेज भेटाउनुहुन्छ त्यहीँ गएर आफ्ना मुक्तकलापहरू प्रतिक्रियाहरू तपाईँले राख्न सक्नुहुन्छ श्रोता आजको बसाइमा मैले सामाजिक सञ्जालमा गत अक्टोबर तिनमा सुखप्रकाश अनलाइन साहित्यिक पत्रिकाद्वारा आयोजित सत्रौं सत्रौँ बृहत मुक्तक दोहोरीबाट मुक्तक तपाईँहरू समक्ष राखे धेरै मुक्तक अझै पनि मसँग रहेका छन् सडचालिस सयवटा मुक्तकबाट कति पो मैले राख्न भ्याएँ होला सबै मुक्तक राम्रा छन् मिठा छन् अर्को अर्को पाला पक्कै जोडौँला दोहोरी आयोजना गर्नुभयो यसरी नै आगामी दिनहरूमा पनि निरन्तरता दिँदै जानुहोला प्रकाश अर्यालजी यस दोहोरीका सञ्चालक एवं निर्देशक तपाईँलाई हाम्रो सलाम दोहोरीको यो निरन्तरता रहिरहोस् दोहोरीमा प्रत्यक्ष अप्रत्यक्ष जो जो सहभागी हुनुभयो ज जसले सहयोग पुर्याउनुभयो दोहोरीका सल्लाहकारको हिसाबले मेरो तर्फबाट तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद यतिन्जेल कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद प्रविधि संयोजनका निमित्त रमेश र कविताजीलाई विशेष धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतलाई पनि सुटुक्का सम्झाउँदै म मदन भण्डारी आजलाई भने कार्यक्रमबाट बिदा चाहन्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँकै भागमा फरुन् नमस्कार शुभरात्रि जय मुक्ता एकचोटि आउँछ उलट पुलट उथल पुथल हेर फेर ल्याउँछ एक जुगमा एक दिन एकचोटि आउँछ उलट पुलट उथल पुथल हेर फेर ल्याउँछ लाटा सुधा बोल्न थाल्छन् चल्छ ओठा कुखको